सुदे परेले नरु छाए सानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो छु नसो सानो तिमीले नगरे गुनासो आँसुले परे दे नरो छाए सानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो बरु सानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो जमरा छानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो परेले नरु छाए सानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो चाडबाडको मुखमा बस्नु पर्यो यो खाडी दुःखमा आँसुले परेले लरु झरे सानो दसैँ आयो तिहार आयो आउन पाइन दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो दसैँ आयो तिहार आयो आउन पाइन अहिले नि दैलाको त्यो तस्बिर हेरी मन बुझाए सानो